नमस्कार एवं हार्दिक लोकमय साङ्गीतिक अभिवादन टक्राउन चाहन्छु कार्यक्रम लघुसंकारको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण श्रोता मित्रहरूमा सँगै लोकपारखी मित्रहरूमा पनि प्रत्यक्ष विलयसम्म भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्च र इन्टरनेट लाइनमा W dot radio Arpan dot कममा लगन गरेर कार्यक्रम लोकसंकार हप्तामा छ दिन आउने गर्दछ त्योमध्ये आइतबार अनि बुधबारको श्रृङ्खलामा रहेर विभिन्न राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूसँग भलाकुसारी हेरिरहेका छौँ बाहिर केही पुराना चर्चित आवाजहरू तपाईँको माझमा हामी प्रस्तुत गर्नेछौँ सङ्गीत आवाज आवाजसँगै रमसौँ रमाउँछौँ पनि भित्र तिनी आफूसँगै एकैसाथ रम्न रमाउनको लागि हाजिर भइसकेका छौँ विधि कक्षमा मैत्र रेसन अनि आवाजबाट म तपाईँकै लोकसहयात्री सहयात्री सूर्य ढकाल त आउनुहोस् प्रिय मित्र पुराना आवाज अनि त्यो मध्ये पनि अलिकता चर्चा अनि परिचर्चा बटुल्न आवाजहरू आजको श्रृङ्खलामा प्रस्तुत गर्ने क्रममा थुप्रै आवाजहरू गाउन सफल गायक गायिकाका आवाज आजको श्रृङ्खलामा हामी समेत त्यो मध्ये पनि केही पहिलासम्म अलिकति चर्चा अनि परिचर्चा बटुल्न सफल गायक राजु परियार जनेउठा सुनपानीले छर्क मयालु लमजुङ जाने दाई फुलमा भमरा दमौलीमा पञ्चे बाजाले दुरा डाँडे दाई जस्ता दर्जनौँ गीत गाइसकेका र चर्चामा आएका राजु परियार हजारौँ श्रोताको एक ढुकढुकी पनि बन्न सफल बनेका छन् लमजुङ जिल्लामा उनको जन्म भएको हो त्यसो त लम्जुङ जिल्लाको गाउँ सहर गाविस नौ चिसाबानी गाउँमा जन्मिएका राजु परियार जो दुई हजार छप्पन्न सालदेखि नै लोकसङ्गीतको क्षेत्रमा क्रियाशील रहिरहेका छन् सुरुवातदेखि नै सबै श्रोताको मन सुन्न सफल राजु परियार अहिले भने त्यति चर्चामा आउन सकिरहेका छैनन् केही खस्केका छन् कार्य कुराकारीको क्रमलाई मैले पछाडि जोडिहाल्ने नै छु यति बेला कार्यक्रमको शुभारम्भ सँगसँगै राजु परियार अनि वैष्णु माझीको आवाजमा सजीवको आवाज मायाजाल वंशमा झिमझिम सान्यु नझिम्क्या उपरेली भोतुके बतुके मन्सोमा आवाजपछि हामी आउनेछौँ रेडियो सेट छाडेर कतै नजानुहोला नानीको परेली झिम झिम परेली झिम रे बतासै सिर सिरे मनै छुने आँखै छ मिर मिरे माया जल बुझ्छु म झिम झिम सानो नजिम क्याउ हजुर मित्र यो नानीको परेले झिमझिम भयो मलाई पनि सारा दिमदिम भो मायाजाल बन्छु झिमझिम सानो नझिम्ख्या परेली भोतुकै हंसोमा राजु परियार अनि वैष्णव माझीको आवाजमा सुख आवाज केही पुरानो आवाज हो मध्ये पनि चर्चा अनि परिचर्चा बटुल्न सफल आवाज तपाईँको लागि आजको श्रृङ्खलामा केही पुराना आवाजहरू त्यो मध्ये पनि चर्चा अनि परिचर्चा बटुल्न सफल आवाजहरू तपाईँको माझमा प्रस्तुत तर्खर गरिरहेका छौँ दशकसम्मको यो बिचमा रहनेछौँ र त्यसो त आज परिवारको यो साङ्गीतिक माहौलबाट बिस्तारै नाम हराउने क्रममा पनि छ मेजासिलो स्वभाव इमान्दार अनि मिठो स्वरका धनी राजुले आफ्नै एल्बम पनि निकालिसकेका छन् करिब करिब आठ नौवटा जुदी पछिल्लो समयमा सङ्गीत मार्फत एउटा छुवाछित विरुद्ध विरोधी गीत गाउन थालेका उनी जेसोठा मलको गीत होइन झुपडीको गीत गाउन पनि एकदमै मन पराउँछन् क्यारिम मनसान्ते मान्छेकै व्यवहार गरिनुपर्छ जातपातले छुट्याउनु हुँदैन उनको यो भनाइ पनि रहेको छ राजु परियारका गीतमा विशेष गरी वेदनाका कथा मात्र नभएर प्रशस्त मात्रामा सन्देश पनि हुने गरिरहेका छन् कार्यक्रम लोकसङ्कार तपाईँ सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जहाँ जसरी रहे पनि हामीलाई साथ दिइरहनु भएको छ पछिल्लो समयमा थुप्रै एल्बमहरू बजारमा ल्याउने क्रममा त्यो मध्ये पनि अति उत्कृष्ट र अनि चर्चा अनि परिचर्चा बटुल्न सफल गायक हुन ऋषि अधिकारी जुन ऋषि अधिकारीले पनि थुप्रै आवाजहरू बजारमा ल्याइसकेका छन् र उनलाई चिनाउन सफल केही पुरानो आवाज हो ओडी जाने जेठ नमरी बाँचे त कालैले साँचे त भैँधो रहेछ भेट यो आवाज पनि उनलाई चिनाउन सफल बनेको हो जुन एउटा थुप्रै पहिलादेखि लोकसङ्गीतको क्षेत्रमा लागिरहेका छन् त्यसो त ऋषि अधिकारीले पछिल्लो समयमा अर्को एउटा एल्बम बजारमा ल्याइसकेका छन् सानो पत्याउ अब यो आवाजले उनलाई चिनाउन सफल बनेको छ पछिल्लो समयमा र त्यसो त आजको श्रृङ्खलामा केही पुराना आवाजहरू जोड्ने क्रममा हरिप्ला ऋषि अधिकारी अनि बिमा कुमारी दुराको आवाजमा सजीवका आवाज लय तथा शब्द सृजना हो ऋषि अधिकारीकै आशीर्वाद भाइको लागि कार्यक्रमको दोस्रो साङ्गीतिक कौशली सँगसँगै आवाज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 W W W dot radio Arpan dot कममा लगन गरेर त्यसो त हामी हप्तामा छ दिन आउने गर्दछौँ मध्ये पनि आइतबार अनि बुधबारको श्रृङ्खलामा रहेर विभिन्न राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूसँग केही भोलाको सारे बुझ्ने प्रयत्नमा जुट्ने गर्दछौँ भने आजको श्रृङ्खलामा छौँ आजको यो श्रृङ्खलामा रहेर तपाईँको माझमा तिनै केही पुराना चर्चित आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेका छौँ दस बजीसम्मको यो बिचमा रहनेछौँ हामी र यो बिचमा रहँदाखेरि प्रविधि कक्षबाट मित्र रिजन हुनुहुन्छ अनि आवाजबाट म तपाईँकै लोकसहयात्री यात्री सूर्य ढकाल रहिरहेको छु सँगै तपाईँले सुनेर साथ दिइरहनु भएको छ विभिन्न समुद्र आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्ने क्रममा फेरि पनि अर्को एउटा आवाज यो आवाज पनि चर्चा अनि परिचर्चा बटुल्न सफल आवाज हो त्यो मध्ये पनि थुप्रै आवाजहरू बजारमा ल्याउन सफल र सुमधुर स्वरका धनी रामजी खाँडको आवाजमा सचिएको आवाज हो केही पहिला आशिष म्युजिक प्रालीबाट बजारमा आएको आवाज हो लय तथा शब्द सर्जक शिव हमाल जुन आवाजमा उहाँकी लय तथा शब्द सिर्जना गरिएको छ रामजी खाँडा वैष्णव माझीको आवाजमा सजीवको आवाज हो अत्याधिक रूपमा चर्चा अनि परिचर्चा बटल्न सफल आवाज तपाईँको लागि कार्यक्रममा तेस्रो साङ्गीतिक कौशली सँगसँगै यो आवाज राख्छौँ पछ्यौरीले वैदा आजै टुङ्गो लगाइदेऊ माया छ कि छैन त भो ल्याउँदैन हजुरभित्र परेको कति भो कति भो मखी फोरे आज त अति भो पछ्यौरिलो बैना पछ्यौरिलो बैना अझै टुङ्गो लगाइदेऊ माया सके छैन रामजी खाँड अनि वैष्णव माझीको आवाजमा सजीवको आवाजले तथा शब्द सृजना शिव हमालको त्यसो त रामजी खाँडलाई पनि चिनाउन सफल आवाज एकमा यो पनि परेको हो र रामजी खाँड केही माथि आउन सफल बनेका हुन् त्यसो त आवाज र थुप्रै आवाजहरू हामी सुन्नमा पाइरहेका थियौँ तिमी राम्रो हाँसोले त्यसै गरी बिना अर्थको माया थुप्रै आवाजहरू समाजको बन्धनलाई तोड्नु पर्यो सानो देवमायाको भिक्षा म पूजा गर्छु मायाको लगायत थुप्रै आवाजहरू गाइसकेका रामजी खानलाई यो आवाजले अत्याधिक मात्रामा चिनाउन सफल बनेको थियो कार्यक्रम लोकसङ्कारको व्यवसायमा छौँ हामी बिस्तारै समय ले नेटो काट्ने तर्खर गर्दै र भने हामी कार्यक्रमबाट छुटेर जानुपर्ने बेला पनि भइसकेको छ यिनै आजको श्रृङ्खलामा रहेर कुनै पुराना चर्चित आवाजहरू तपाईँको माझमा प्रस्तुत गऱ्यौँ कार्यक्रम कस्तो लाग्दैछ सल्लाह सुझाव अनि प्रतिक्रियाको अपेक्षा गर्न चाहन्छु अब भने तपाईँ माझबाट विदायका हातहरू हल्लाउनै पर्ने हुन्छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु यतिका जेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रेशनलाई पनि र पृष्ठभूमिमा अन्त्यमा यो आवाज जुन आवाजलाई पनि अत्याधिक मात्रामा चर्चा अनि प्रचर्चा बटुल्ने सफल आवाज हो डालीको फुल झर्न नपरोस् मरे हुन्थ्यो भन्थ्यो रे मलाई त तिमीलाई कहिले मर्न नपरोस् विष्णु खत्री अनि भीमा कुमार दुराको आवाजमा सजीवको आवाज जुन आवाजलाई केही पहिला धरहरा म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज हो अत्याधिक मात्रामा चर्चित बन्न सफल यो आवाज तपाईँको लागि साथै कार्यक्रम लोकसङ्कारको आजको यो श्रृङ्खलाबाट म तपाईँकै लोक सहयात्री सूर्य ढकाल पनि अझै लिन चाहन्छु हवस् त नमस्कार शुभ दिन शुभ समय लोकगीत सङ्गीतलाई सतव माया गर्नुहोला इतिहासको पानामा नाम लेखौ डालीको फुल झरना पारो छौरे मलाई त तिमीलाई कहिले मर्न नपारो बाँचेरै देखाउ